嗡山。 जसरी आकाशको ताराहरू भिन्न भिन्न प्रकारको हुन्छन् कोही सानो हुन्छ कोही ठुलो हुन्छ अनेक प्रकारको तारामण्डलमा ताराहरू हामीले देख्ने गर्छौँ त्यस्तै परमात्माको यो तारामण्डल छ धरतीका सिताराहरू त्यो धरतीका सितारा पनि विभिन्न प्रकारको सिताराको वर्णन गर्नुभएको छ बाबाले कोही सफलताका सितारा छन् કોઈ આશા का सितारा उम्मीद का સિતારાઓ छन् કોઈ સાનો સિતારા छन् કોઈ ठुलो સિતારા छन् કોઈ સમીપ रहने सितारा छन् कोही टाढा रहने सितारा छन् कोही पुच्छल तारा पनि छन् पुच्छले तारा हुन्छ नि त्यसलाई के भन्छ पुच्छल तारा होइन पुच्छल तारा पनि छन् कोही कोही तारा टुट्ने पनि गर्छन् धरतीमा होइन आकाशदेखि टुटेर धरतीमा खसेर पत्थर भन्छन् त्यस्तै बाबा भन्नुहुन्छ यहाँ पनि भिन्न भिन्न प्रकारको सिताराहरू छन् कोही त सफलताका सिताराहरू छन् जो सदा आफ्नो जीवनमा सफलता नै सफलता अनुभव गरिरहेको हुन्छ चाहे कुनै पनि परिस्थिति आओस् कुनै पनि समस्या आओस् तर त्यस्तो सफ त्यस्तो परिस्थितिमा पनि असफल भएको समयमा पनि ऊ कहिले पनि आत्तिँदैन त्यसलाई पनि उसले उन्नतिको मार्ग सम्झिन्छ र यस्तो असफलतामा पनि सदा खुसी रहन्छ र सफलताको अनुभूति गरिरहन्छ कई निशानी बाबाले सुनाउनु भएको छ अरू उम्मेदको सितारा जो सदा बाबाले जो आत्माको प्रति हमेसा उम्मेद राख्छन् यो बच्चा परिवर्तन हुनेछ र कोही कोही सितारा यस्तो छन् पुच्छल सितारा पुच्छल लागेको सितारा पुच्छल तारा भन्छ नि जुन पुच्छल ताराको प्रभाव धरतीमा पनि पर्छ र मनुष्यमा पनि मनुष्यको जीवनमा पनि पर्छ होइन त्यसको प्रभाव वातावरणमा पनि पर्छ नेगेटिभ तरिकाले त्यस्तै यहाँ पनि कतिपय बच्चाहरू क्यों क्या किन कसरी यसको पुछ होइन पुच्छर लगाउँछ यो किन यो कसरी हमेसा प्रश्न मात्रै गरिरहन्छ हमेसा संशय मात्रै सङ्कलप मात्रै उठाइरहन्छ यो किन यो किन यो कसरी त संकल्प उठाउनेवाला सदा उसको पुच्छर मात्रै लागिरहेको हुन्छ यो किन भयो यो कसरी भयो क्या क्यों किन कहीँ प्रश्न छ नि यो प्रश्न आफ्नो जीवनमा उठिरहन्छ र कहीँ कहीँ सिताराहरू आफ्नो स्थानलाई पनि चेन्ज गर्छन् त्यहाँको स्थान त्यो ताराको स्थान त्यो ताराले आकाशको ताराले त केवल स्थानलाई परिवर्तन गर्छ हामीले देख्छौँ नि कोही कोही तारा आफ्नो स्थानलाई चेन्ज गर्छन् तर यहाँको ताराले स्थानलाई होइन तर स्थिति पनि परिवर्तन गर्छन् सदा एकरस स्थिति हुँदैन कहिले तल कहिले माथि सफलतामा खुसी असफलतामा दुखी होइन हमेसा एकरस अवस्था हुँदैन त्यसलाई के भनिन्छ त्यसलाई के भनिन्छ जो हमेसा प्रश्न मात्रै गरिरहन्छ जो सदा सफलतामा खुसी हुन्छ र असफलतामा दुखी हुन्छ मन परिस्थिति अनुसार वातावरण अनुसार उसले आफ्नो स्थितिलाई चेन्ज गरिरहेको हुन्छ अरू कुनै कुनै आत्मा आफ्नो धारणादेखि पुरुषार्थीदेखि श्रीमत अनुसार तल पनि खस्छन् अर्थात् गिर्ती कलामा जान्छ उसको उन्नति हुनको बजाय अवनीतिको बाटोमा लाग्छन् स्थितिमा चेन्ज आउँछन् अर्थात् धारणाबाट गिर्छन् जो धारणाबाट गिर्छन् ऊ के भन्छन् आकाशको सितारा तल खसेपछि पत्थर बने जस्तै धानामा गिरेको आत्माको पनि के हुन्छन् उसको स्थिति पनि पत्थर बुद्धि भन्छन् होइन पत्थर बुद्धि आत्मा जो कहिले पनि अगाडि बढ्न सक्दैन यस्तो कई प्रकारको बाबाले सिताराको वर्णन गर्नुभएको छ धरतीको सिताराहरूको होइन अब त्यसै मध्य म कुन सितारा हुँ अब आफूलाई चेकिङ गर्ने म आशा उम्मेदका सितारा हुँ या स्थिति परिवर्तन करने सितारा बाबा को बिल्कुल समीप रहने सितारा हूँ या सफलता का सितारा हूँ कौन सितारा हुँदा सबैभन्दा राम्रो सितारा को का सितारा सफलता का सितारा को निशानी आज बाबा सुना सफलता का जो सफलता को सितारा आत्मा छ उसले कहिले पनि आफ्नो अवस्था आफ्नो स्थिति आफ्नो पुरुषार्थको बारेमा यो भन्दैन कि खै थाहै छैन हुन्छ कि हुँदैन गर्नु सक्छ कि सक्दैन यो कहिले पनि आफ्नो पुरुषार्थमा उसले प्रश्न चिन्ह लगाउन सक्दैन सदा म गर्न सक्छु होइन म गर्न सक्छु यो निश्चित छ आफ्नो विजय आफ्नो सफलता उसलाई सदा निश्चित छ र कुनै पनि कुरा जसको जीवनमा आउँछ सदा उसले फुल स्टप बिन्दी लगाउँछ बिन्दी लगाएर हर बातलाई उसले बिन्दी लगाएर अगाडि बढ्छन् आफूले पनि फुल स्टप बिन्दी लगाउँछ र साथसाथमा अरूलाई पनि ड्रामाको बिन्दुको ज्ञान दिएर उसको अवस्थामा पनि विघन विनाशक बनेर उसको विघनलाई पनि उसले खतम बनाएर त्यो आत्मालाई पनि अगाडि बढाउनको निमित्त बनाउँछ सफलताका सितारा आत्माले र साथसाथ उसको जीवनमा हरेक परिस्थितिमा हरेक स्थितिमा हरेक वातावरणमा चाहे जुनै सुखी स्थिति होस् चाहे सफल होस् या असफल होस् लेकिन असफलतामा पनि उसले आफ्नो पुरुषार्थ द्वारा त्यसलाई पनि सफलतामा परिवर्तन गरिदिन्छ किनकि उसको नारा के छ कि सफलता मेरो जन्मसित अधिकार हो ताज बाबाले सफलताको सिताराको विशेषता सुनाउँदै हुनुहुन्छ अब विस्तारसँग बोल्ने सुनौ सन् दुई हजार सतहत्तर दुई हजार सतहत्तर साल मङ्सिर चौध गति आइतबार उन्तिस ग्यार सन् दुई हजार बिसको अव्यक्त बाप भावदाताको महावाक्य बोली कुसाल सफलताको सिताराहरूका विशेषता ओम शान्ति आज ज्ञान सूर्य ज्ञान चन्द्रमाले आफ्नो चम्किरहेको तारामण्डललाई देखिरहनु भएको छ ती आकाशका ताराहरू हुन् र यिनीहरू धरतीका ताराहरू हुन् त्यो प्रकृतिको सत्ता हो यिनीहरू परमात्मा तारा हुन् रुहानी सितारा हुन् आकाशको जो तारा छ त्यो प्रकृतिको सत्ता हो र धरतीका सिताराहरू परमात्माको रुहानी सिताराहरू हुन् <clears throat> ती ताराहरू पनि रातमा नै प्रकट हुन्छन् यी रुहानी तारा ज्ञान सितारा चम्किरहेका ताराहरू पनि ब्रह्माको रातमा नै प्रकट हुन्छन् अहिलेको समय के चल्दैछ ब्रह्माको रात जसरी त्यो आकाशका सितारा रातिमा चम्किन्छन् त्यस्तै धरतीका सितारा परमात्माका सितारा ज्ञानका सिताराहरू पनि यस ब्रह्माको रातमा चम्किरहेको छ ती ताराहरूले रातलाई दिन बनाउँदैनन् केवल सूर्यले रातलाई दिन बनाउँछन् जब सूर्य उदय हुन्छ अनि बल्ल उज्यालो हुन्छ दिन हुन्छ तर तारा चम्केपछि चन्द्रमा चम्केपछि कहिले पनि उज्यालो हुँदैन होइन आकाशका सिताराले कहिले पनि दिन बनाउँदैनन् तर तिमी ताराहरूले ज्ञान सूर्य ज्ञान चन्द्रमाको साथमा साथी भएर रातलाई पनि दिन बनाउँछन् कति फरक छन् आकाशका सिताराले दिन बनाउँदैनन् उज्यालो ल्याउँदैनन् तर तिमी ज्ञान सिताराहरूले ज्ञान चन्द्र ज्ञान सूर्यको साथमा ज्ञान चन्द्रमाको साथमा रातलाई पनि दिन बनाउँछौ <clears throat> जसरी प्रकृतिको तारा मण्डलमा अनेक प्रकारका ताराहरू चम्किरहेका देखिन्छन् त्यसै गरी परमात्मा तारा मण्डलमा पनि भिन्न भिन्न प्रकारका ताराहरू चम्किरहेको देखिरहेका छन् कोई समीपका ताराहरू छन् कोही दूरका ताराहरू पनि छन् जो एकदम नजदिक हुन्छ चन्द्रमाको बिल्कुल समीप हामीले देख्छौँ नि कोही कोही तारा एकदम टाढा पनि हुन्छन् कोही सफलताका ताराहरू छन् कोही आश, आशाका ताराहरू छन् कोही एक स्थितिवाला छन् कोही स्थिति फेर्नेहरू पनि छन् कहीँ प्रकारको ताराको वर्णन गर्नुभयो बाबाले कुन कुन ताराको कोही सफलताका सितारा छन् कोही आशाका उम्मेदका सिताराहरू छन् कोही समीपका ताराहरू छन् कोही टाढाका ताराहरू छन् अरू कोही कोहीले आफ्नो स्थानलाई पनि परिवर्तन गर्ने ताराहरू छन् <clears throat> तिनीहरूले स्थान फेर्छन् तर यहाँ स्थिति फेरिन्छ होइन तिनीहरूले के गर्छन् एउटा स्थानदेखि अर्को स्थानमा आफ्नो स्थानलाई फेर्छन् तर यहाँको सिताराहरूले आफ्नो स्थितिलाई फेर्छन् जसरी प्रकृतिको तारा मण्डलमा पुच्छरे तारा पनि त हुन्छ नि देख्नु भयो होला नि पुच्छरे तारा पुच्छरे तारा पनि हुन्छ नि अर्थात् हरेक कुरामा हर कार्यमा यो किन यो कसरी यस्तो सोधिरहने पुच्छर भएका अर्थात् प्रश्न गर्ने पुच्छरे तारा पनि छन् त्यस्तो तारा पनि छन् कि छैनन् खडक भाइजी यो किन यो कसरी यस्तो सोधिरहने पुच्छर भएका अर्थात् प्रश्न गर्ने हरेक कुरामा प्रश्न गर्ने पुच्छरे तारा पनि छन् जसरी प्रकृतिको पुच्छरे ताराको प्रभाव पृथ्वीमा पनि भारी मानिन्छ सिधीमिति देखिँदैन देखिएपछि अनिष्ट मानिन्छ होइन कुनै न कुनै वातावरणमा चेन्ज आउँछ भारी सम्झिन्छ त्यस्तै बारम्बार सोध्नेहरूले यस ब्राह्मण परिवारमा वायुमण्डललाई भारी बनाइदिन्छ देखो के भन्नुभयो बाबाले त्यसले जसले पनि के क्या किन कसरी यस्तो उस्तो होइन यो प्रश्न गरिरहन्छ उसले पनि या त ब्राह्मण परिवारमा र वा परिवारको वायुमण्डललाई पनि भारी बनाइदिन्छ <clears throat> सबै अनुभवी छौ नि जब स्वयं प्रति स्वयं प्रति पनि संकल्पमा किन र कसरीको पुच्छर लाग्छ तब मन र बुद्धिको स्थिति स्वयं प्रति पनि भारी बन्छ होइन आफ्नो स्थिति पनि के हुन्छ भारी बन्छ स्थिति पनि अगाडि बढ्न सक्दैन जब आफ्नो स्वयं स्थितिमा पुरुषार्थमा किन कसरी यो प्रश्न उठ्छ त आफ्नो अवस्थालाई पनि उसले भारी बनाइदिन्छ साथ साथै यदि कुनै पनि संगठनको बीच वा सेवाको कार्यप्रति पनि कसरी यस्तो त्यस्तो भन्ने प्रश्न चिन्हको क्यूको पुच्छर लगायो भने के हुन्छ के हुन्छ कुनै पनि कुनै पनि सेवाको कार्यमा सेवाको कार्यमा पनि किन कसरी यस्तो त्यस्तो भन्ने प्रश्न चिन्ह क्यूको पुच्छर लगायो भने संगठनको वातावरणमा वा सेवाको क्षेत्रको वातावरणमा पनि तुरन्त भारी भन्छ होइन सेवामा पनि त्यसको असर पर्न जान्छ आफ्नो पुरुषार्थमा त असर पर्छै पर्छ तर सेवाको क्षेत्रमा पनि क्यों क्या किन कसरी यसरी उसरी यो प्रश्न गरेमा सेवाको क्षेत्रमा असर पर्न जान्छ भारी बनाइदिन्छ वातावरण परिवर्तन हुन्छ अनि स्वयंप्रति संगठन वा सेवा प्रति प्रभाव पर्छ साथसाथै कति प्रकृतिका ताराहरू माथिबाट तल खस्छन् माथिबाट तल खस्छन् अनि के भन्छन् भनाइ छ नि आकाशको तारा टुटेपछि धरतीमा आएर के भन्छ पत्थर बन्छ यो भनाइ छ नि त्यस्तै परमात्मा सिताराहरू पनि <clears throat> जब निश्चय सम्बन्ध वा स्वधारणाको उच्च स्थितिबाट तल आउँछन् तब के भन्छन् के बन्छन् बहिन के बन्छन् स्वयं धारणाबाट पुरुषार्थबाट र केही न केही कुराको निश्चयबाट <clears throat> जब ऊ तल स्थिति तल आउँछ त ऊ के भन्छ पत्थर बुद्धि भन्छन् पत्थर बुद्धि भन्छन् कसरी पत्थर बुद्धि भन्छन् पत्थर बुद्धि केलाई भनिन्छ बाबाले कसरी पत्थर बुद्धि भन्छन् त्यो आत्मा निश्चय त हुँदैन अब निश्चयमा पनि उसको स्थिति हलचल भयो डगमग भयो निश्चयमा पनि के हो क्या किन होइन फेरि बाबु भन्छ स्वधानमा पनि ऊ तल खसिहाल्छ स्वधानमा पनि ऊ गिर्छन् सम्बन्धमा पनि उसको अलिकता टाढा हुन्छ बाबासँग परिवारसँग परिवारसँग पनि उसको सम्बन्ध टाढा हुन्छ त ऊ पत्थर बुद्धि भन्छ त पत्थर बुद्धि अर्थात् यसको अर्थ के भयो त पत्थर बुद्धि भन्नुको अर्थ के हो त पत्थर बुद्धि भन्नुको अर्थ के हो जति पुरुषार्थ फेरि पुरुषार्थ गर्न सक्दैन अरू निर्णय शक्ति हुँदैन अरू रुक्मेना बेन जति सम्झाए पनि उसको बुद्धिमा प्रभाव पर्दैन आज जसरी पत्थर हुन्छ त्यस्तै बुद्धि पनि अच्छा ताला लागिहाल्छ बुद्धिलाई ताला लाग्छ अरू सृजना बेन बुद्धि बुद्धिમાં જ્ઞાન અડદયના अच्छा विज्ञान हाँ? <laughs> क्यों पत्थर बुद्धि को अर्थ क्यों हम्म? अच्छा अब सुन हम्म? पत्थर बुद्धि भनेको के हो बाबा बन <clears throat> कसरी पत्थर बुद्धि बन पत्थर बुद्धि तो बन तर कसरी पत्थर बुद्धि बन जस्ते पत्थर में जति सुके पानी हाला पत्थर में ढुंगा में जति जतिसुकै पानी हाल तर पत्थर पग्लिँदैन पत्थर पग्लिँदैन रूप बदलिन्छ तर पग्लिँदैन रूप फेरिहाल्छ अब पानीको धारा परेपछि त्यो पत्थर चुचो या खाल्टो त परिहाल्छ नि तर पग्लिँदैन रङ फेर्न सक्छ रङ फेर्न सक्छ सेतो कालो हुन सक्छ या कालो सेतो हुन सक्छ या पहेँलो जे जे स्वरूप पनि बदली हुन सक्छ तर पग्लिँदैन नरम हुँदैन पत्थरमा केही पनि धारणा हुँदैन पत्थरमा केही पनि धारणा हुँदैन त्यस्तै जब पत्थर बुद्धि बन्छन् त्यसै समयमा जति सुकै कुनै राम्रो कुरा महसुस गराऊ तर महसुस गर्दैन कहिले पनि उसले आफ्नो गल्तीलाई महसुस गर्दैन रिलाइज गर्दैन उसलाई जति सुकै सम्झाऊ उसको हजारौं गल्ती हुन्छ हजारौं गल्ती हजार पटक उसलाई सम्झाओ तर उसले कहिले पनि मेरो गल्ती छ भने उसले कहिले पनि रियलाइज महसुस गर्दैन महसुस गरे पो परिवर्तन हुन्छ त अँ मैले गल्ती गरेँ जसले महसुस गर्छ ऊ परिवर्तन हुन सक्छ जसले आफ्नो जीवनमा कहिले पनि मैले गल्ती गरेको छु भनेर जसले कहिले पनि महसुस गर्दैन भने ऊ कहिले पनि परिवर्तन हुँदैन मानव ऊ कहिले पनि चेन्ज हुन सक्दैन पग्लिँदैन होइन कहिले पनि पग्लिँदैन मान कहिले पनि उसले आफूलाई परिवर्तन गर्न सक्दैन जति सुके कुनै राम्रो कुरा महसुस गराऊ तर महसुस गर्दैनन् जति सुके ज्ञानको पानी राख ज्ञानको आधारले सम्झाउलाई ज्ञानको पानी राख तर परिवर्तन हुन्छ परिवर्तन हुन्छ हुँदैन किन परिवर्तन हुँदैन किनकि उसको बुद्धिमा ताला लागेको छ उसको बुद्धि पत्थर बुद्धि बनेको छ होइन किनकि धानाबाट गिर्यो नि गिर्नाले पत्थर बुद्धि बन्यो त पत्थर बुद्धि आत्मा कहिले पनि परिवर्तन हुन सक्दैन कहिले पनि उसले आफ्नो गल्तीलाई महसुस गर्दैन मैले जे गरेछु म एकदमै ठिक छु होइन मैले गल्ती गरेको छैन म एकदमै ठिकै छु मैले जे गर्छु म एकदम ठिक गर्छु जसले यस्तो सम्झिन्छ ऊ आत्मा कहिले पनि परिवर्तन हुन सक्दैन कुरा बदलिरहन्छ तर स्वयं बदलिँदैन कुरा बदलिरहन्छ होइन कि यस्तो कि यस्तो यस्तो होइन कि उस्तो तर्क दिइरहन्छ आफूलाई आफ्नो गल्तीलाई ढाक्नको लागि उसले कहीँ प्रकारको तर्क दिइरहन्छ कहीँ प्रकारको जिद गरिरहन्छ सिद्ध गरिरहन्छ म एकदम ठिक छु सिद्ध गर्नको लागि त कुरा राख्न पर्यो नि होइन कि यस्तो होइन कि उस्तो यस्तो यो कारणले यस्तो भयो ऊ कारणले यस्तो भयो होइन त आफ्नो गल्तीलाई ढाक्नको लागि उसले जिद गरिरहन्छ सिद्ध गरिरहन्छ कुरा फेरिरहन्छ बदलिरहन्छ तर आफू कहिले पनि बदलिँदैन आफू कहिले पनि फेरिँदैन होइन कुरा बदलिरहन्छ तर स्वयं बदलिँदैन यस्तालाई भनिन्छ यस्तालाई भनिन्छ पत्थर बुद्धि होइन जसले रिलाइज गर्दैन महसुस गर्दैन सदा आफ्नो गल्तीलाई उसले जिदोले सिद्ध गरिरहन्छ परिवर्तन हुँदैन त उसलाई भन्छ पत्थर बुद्धि त्यसैले आफूले आफैलाई सोधा परमात्मा तारा मण्डलको ताराहरूको बिचमा म कुन चाहिँ तारा हुँ अब चेकिङ गर बाबाले हरेक ताराको वर्णन गर्नुभयो होइन विशेषता पनि बताउनु भयो वर्णन गर्नुभयो अब आफूलाई यो सब तारा तारामण्डलको बीचमा म कस्तो प्रकारको सितारा हुँ तारा हुँ आफूले आफैलाई चेक गर <clears throat> सबैभन्दा श्रेष्ठ सितारा हो सफलताका सितारा सफलताको सितारा अब निशानी सफलताको सितारा होइन उसको निशानी के के हो विशेषता के के हो ती सुनाउँदै हुनुहुन्छ बाबाले किनकि सबैभन्दा राम्रो श्रेष्ठ सितारा हो सफलताको सितारा सफलताका सितारा अर्थात् जसले सदा स्वयंको प्रगतिमा सफलताको अनुभव गरिरहोस् पहिला निशानी पहिला निशानी जसले सदा स्वयंको प्रगतिमा आफ्नो उन्नतिको सदा उले सफलता उन्नतिमा सदा सफलता महसुस गरिरहेको हुन्छ अर्थात् आफ्नो पुरुषार्थको विधिमा सदैव सहज सफलताको अनुभूति होस् पुरुषार्थमा कुनै प्रकारको पनि उसलाई मेहनत महसुस हुँदैन पुरुषार्थको विधिमा सहज तरिकाले उसले सफलताको अनुभव गरिरहन्छ सफलताको सितारामा सफलताको सितारामा संकल्प पनि संकल्पमा पनि स्वयंको पुरुषार्थप्रति कहिले थाहा छैन यो हुन्छ कि हुँदैन गर्न सक्छु कि सक्दिन यस्तो असफलताको अंश मात्र पनि हुँदैन कहिले पनि संशय आउँदैन मैले गर्न सक्छु कि सक्दैन म बन्न सक्छु कि सक्दैन म हुनु सक्छु कि सक्दैन होइन थाहै छैन थाहै हुँदैन यस्तो प्रकारको असफलता अंश मात्र पनि उसको जीवनमा हुँदैन जस्तो जस्तै सलोगन छ के सलोगन छ सफलता जन्म सेत अधिकार हो यसरी उसले स्वयं प्रति सदा सफलतालाई अधिकारको रूपमा अनुभव गर्छ केवल सलोगन मात्रै होइन कि सफलता मेरो सेत अधिकार हो केवल सलोगन मात्रै होइन तर उसले आफ्नो जीवनमा हर जीवनमा हर परिस्थितिमा उसले सफलतालाई अधिकारको रूपमा अनुभव गरिरहेको हुन्छ अधिकारको परिभाषा के हो त देखो बाबाले अझै गहिरो रूपमा बताए अधिकार भनेको के हो त आशाबेन अधिकार भन्छ नि जन्मसिद्ध अधिकार त अधिकारको अधिकारको परिभाषा के हो त अधिकार भनेको के हो मन्दिरा अधिकार भनेको के हो त यो त अधिकारको परिभाषा सदा सहज तरिकाले प्राप्त हुने अधिकार अधिकार हो अधिकारको पनि परिभाषा हो बिना मेहनत बिना मेहनत नमागी प्राप्त होस् जसरी बच्चालाई लौकिक बच्चालाई आफ्नो बुवाको प्रपर्टी माग्न पर्दैन जुन घरमा उसले जन्म लियो उसले अधिकार लिएर आउँछ त्यो सम्पत्तिको अधिकार लिएर आए नि जुन घरमा उसले जन्म लिन्छ न नमागिकन पनि उसलाई स्वतै प्राप्त हुन्छ किनकि अधिकार हो म यो घरमा जन्म लिएछु म फलाना है बुवाको छोरा हो त ऊ बुवाको सम्पत्ति मेरो अधिकार हो त अधिकार के भयो माग्नु पर्दैन स्वतै उसलाई अधिकार भयो त्यसै अधिकार अर्थात् बिना मागे होइन नमागिकन अनि सहज तरिकाले सरल तरिकाले प्राप्त हुनु बिना मेहनतले प्राप्त हुनु त्यसलाई भन्छ अधिकार अधिकारको परिभाषा नै हो बिना मेहनत नमागी प्राप्त होस् सहज र स्वत प्राप्त होस् यसलाई भनिन्छ अधिकार त्यसै गरी एक त स्वयं प्रति सफलता दोस्रो आफू सम्बन्ध सम्पर्कमा आउँदै गर्दा होइन सम्बन्ध सम्पर्कमा आउँदै गर्दा चाहे ब्राह्मण आत्माहरूसँग चाहे लौकिक परिवार वा लौकिक कार्यको सम्बन्धमा सर्व सम्बन्धमा सम्पर्कमा आउँदा जतिसुकै मुस्किल कुरालाई पनि सफलताको अधिकारको आधारमा सहज अनुभव गर्नेछन् कति गुही रास बाबा भन्नुहुन्छ होइन हरेकको सम्पर्क सम्बन्ध सम्पर्कमा आउनु जब आउँछन् चाहे ब्राह्मण आत्माहरूको सङ्घमा चाहे लौकिक परिवार या लौकिक कार्यको सम्बन्धमा या सर्व सम्बन्धमा सम्पर्कमा आउँदा जतिसुकै मुस्किल कुरालाई पनि के अनुभव गर्छन् सफलताको अधिकारको आधारमा सहज अनुभव गर्नेछन् अर्थात् सफलताको प्रगतिमा अगाडि बढ्दै जानेछन् हरेक कार्यमा हरेक क्षेत्रमा र हरेक स्थितिमा सदा उसले आफ्नो प्रगतिको अनुभव गरिरहन्छ सदा अगाडि बढ्दै जानेछन् हो समय लाग्छ समय लाग्न सक्छ होइन समय लाग्न सक्छ तर सफलताको अधिकार प्राप्त भएर नै छोड्छन् समय त लाग्न सक्छ नि तर समय लागे त भने एवञ्च सफलताको अधिकार उसले प्राप्त गरेर नै छोड्छन् त्यसै गरी स्थूल कार्य वा अलौकिक सेवाको कार्यमा चाहे स्थूल कार्य हो चाहे अलौकिक सेवाको क्षेत्रमा होस् अर्थात् दुवै क्षेत्रको कर्ममा सफलताको लागि निश्चय बुद्धि विजयी रहनेछन् सदा निश्चय बुद्धि मलाई यसमा अवश्य नै सफलता मिल्ने नै छ यो निश्चय सदा हर कार्यमा चाहे लौकिक कार्य चाहे अलौकिक कार्य अलौकिक कार्य मानव सेवाको क्षेत्रमा हरेक क्षेत्रमा मलाई सफलता अवश्य मिल्ने नै छ यो सदा उसलाई निश्चय रहन्छ कहीँ कहीँ परिस्थितिसँग सामना पनि गर्नुपर्छ होइन कहीँ कहीँ परिस्थितिसँग सामना पनि गर्नुपर्छ व्यक्तिहरूको कारणले सहन पनि गर्नुपर्छ होइन समस्या त आउँछ नआउने होइन परिस्थितिको सामना गर्नुपर्छ समस्याको सामना गर्नुपर्छ कुनै न कुनै व्यक्तिको स्वभाव संस्कारको सामना पनि सहन पनि गर्नुपर्छ तर त्यो सहन गर्नु पनि उन्नतिको मार्ग बन्छ होइन जति सहन गरे तापनि तर त्यो सहन उसलाई मुस्किल हुँदैन त्यो सहन उसलाई गाह्रो महसुस हुँदैन तर त्यो सहन गर्नु पनि उसले के सम्झिन्छ मेरो लागि उन्नतिको मार्ग हो उन्नतिको मार्ग सम्झिन्छ परिस्थितिसँग सामना गरिरहँदा परिस्थितिसँग सामना गरिरहँदा परिस्थिति पनि स्व उन्नतिको उर्ती कलाको साधन बन्छ अर्थात् हरेक कुरामा सफलता स्वतः सहज र अवश्य मिल्छ सफलताको सितारा त्यसको विशेष निशानी हो अझै निशानी सुनाउनु भयो सुनाउनु भयो बाबुले होइन सफलताको सितारा त्यसको विशेष निशानी हो कहिले पनि स्वको सफलताको अभिमान हुँदैन उसलाई सफलता मिल्दै जान्छ मिल्दै जान्छ तर त्यो सफलता मिलेको पनि उसले कहिले पनि अभिमान गर्दैन अभिमान आउँदैनन् वर्णन पनि गर्दैनन् होइन र आफ्नो गीत पनि गाउँदैनन् मान आफ्नो महिमा पनि गर्दैनन् आफ्नो महिमा पनि खोज्दैन होइन आफ्नो मान सम्मान पनि खोज्दैन अभिमान पनि उसलाई तर जति जति सफलता मिल्दै जान्छ उसलाई जति सफलता त्यति नम्रचित निर्माण निर्मल स्वभावको हुन्छ सफलतामा उसलाई कहिले पनि अभिमान आउनु सक्दैन जहाँ अभिमान सुरु हुन्छ त्यहाँ उसको सफलता फेरि असफलताको तर्फ लाग्दै जान्छ त्यही भएर सफलता भए तापनि उसलाई कहिले पनि अभिमान आउँदैन उसले आफ्नो महिमाको गीत पनि कहिले गाउँदैन आफ्नो महिमाको वर्णन पनि उसले गर्दैन जति जति धेरै सफलता मिल्दै जान्थ्यो त्यति त्यति उसको स्वभाव अझै सरल नम्र होइन नम्रचित निर्माण र निर्मल स्वभावको हुन्छ अरूले उसको गीत गाउँछन् भले अरूले उसको महिमा गाउँला गीत गाउँछन् तर उसले सदा कसको गुण गाउँछन् बाबाको गुण गाउँछन् होइन उसले आफ्नो गुण गाउँदैन न चाहन्छ उसले कि मेरो महिमा होस् सबैले मलाई चिनुन् होइन सबैले मेरो बाबा गरून् यस्तो पनि उसले चाहँदैन आफ्नो महिमा पनि चाहँदैन भले अरूले उसको महिमा गाउँछन् तर उसले सदा बाबाको गुण नै गाउँछन् सफलताका सिताराले कहिले पनि प्रश्न गर्दैनन् के गर्दैनन् आशावान कहिले पनि प्रश्न गर्दैनन् सदा बिन्दु रूपमा बिन्दु भनेको फुल सदा बिन्दु रूपमा स्थित रहेर हरेक कार्यमा अरूलाई पनि ड्रामाको बिन्दुको स्मृति दिलाएर विघन विनाशक बनाएर समर्थ बनाएर सफलताको समीप ल्याउँछन् अरूलाई पनि होइन आफू त फुल स्टप छँदैछ आफू त बिन्दु स्वरूपमा स्थित छँदैछ तर अरू आत्माहरूलाई पनि ड्रामाको बिन्दुको स्मृति दिलाएर विघन विनाशक बनाएर समर्थ बनाएर उसलाई सफलताको समीप ल्याउँछ सफलताका सितारा कहिले पनि हदको सफलताको प्राप्तिलाई देखेर प्राप्तिको स्थितिमा धेरै खुसी होइन किनकि जब सफलता मिल्छ नि त हदको सफलता कहिले कसो मिल्छ हदको सफलताको प्राप्तिलाई देखेर प्राप्तिको स्थितिमा धेरै खुसी र परिस्थिति आयो वा प्राप्ति केही न केही कम भयो भने खुसी पनि खुसी पनि फेरि कम हुँदै जान्छ होइन यस्तो गर्दैनन् सफलता मूर्त आत्माले यस्तो गर्दैनन् सफलताका सितारा कहिले पनि हदको सफलताको प्राप्तिलाई देखेर प्राप्तिको स्थितिमा धेरै खुसी र परिस्थिति आयो वा प्राप्ति केही कम भयो भने खुसी पनि कम हुने यसरी स्थिति परिवर्तन गर्नेवाला हुँदैन कहिले पनि उसको स्थिति कहिले पनि उसको स्थिति प्राप्तिको आधारमा बन्दैन कुनै कुनै आत्माको स्थिति प्राप्तिको आधारमा हुन्छ नि प्राप्ति भयो मान सम्मान मिल्यो होइन कसैले उसको महिमा गाए उसलाई इज्जत सम्मान मिल्यो केही न केही मिल्यो त बहुत धेरै खुसी हुने फेरि केही पनि प्राप्ति भएन भने खुसी कम हुने त स्थितिमा परिवर्तन आउँछ नि तलमाथि हुन्छ नि स्थिति तर प्राप्तिको आधारमा उसको स्थिति कहिले पनि तलमाथि हुँदैन होइन यसरी स्थिति परिवर्तन गर्नेवाला हुँदैन सदा बेहदको सफलता मूर्त हुन्छ एक रस एक श्रेष्ठ स्थितिमा स्थित हुन्छ चाहे चाहे बाहिरीको परिस्थिति वा कार्य बाहिरी रूपले अरूलाई असफलताको अनुभव होस् देख्नमा त अरूलाई के लागोस् देख्नमा अरूलाई के लागोस् असफल होइन उसको स्थिति के देखिन्छ असफलता बाहिरी रूपमा भले उसलाई असफलताको रूपमा देखिरहेको छ असफलताको अनुभव होस् तर सफलताका सितारा जो सफलताका सितारा छ सफलताका सिताराले असफलताको स्थितिको प्रभावमा नआएर कहिले पनि कसैको पनि प्रभावमा आउँदैन न व्यक्ति न वस्तु होइन न वातावरण न परिस्थिति कुनैको पनि प्रभावमा आउन सक्दैन न असफलता होइन असफलताको स्थितिको प्रभावमा नआएर सफलताको स्वस्थितिले असफलतालाई पनि परिवर्तन गरिदिन्छ कति महान विशेषता छ यी हुन् सफलताका सिताराका विशेषताहरू अब आफूसँग सोध <laughs> आफूसँग सोध के सोध म को हुँ पहिला प्रश्न म को हुँ होइन हामीले कोर्स गराउँछ नि अरूलाई म को हुँ होइन त्यस्तै आज बाबाले आफैसँग प्रश्न गर भन्नुहुन्छ कि म को हुँ केवल उम्मेदवार हुँ वा सफलता स्वरूप हुँ उम्मेदवार बन्नु पनि राम्रो हो ठिकै छ उम्मेदवार उम्मेद आफूलाई आशा राख्ने उम्मेद राख्ने आफ्नो माथि होइन उम्मेदवार बन्नु पनि राम्रो हो तर केवल उम्मेदवार बनेर चल्नु प्रत्येक सफलताको अनुभव नगर्नु यसमा कहिले शक्तिशाली कहिले निराशा यसरी तल माथि हुने अनुभव गर्छन् जस्तै कुनै पनि कुरामा धेरै तल माथि गरिरहे पनि के हुन्छ सिडी तल माथि तल माथि गरे पनि के हुन्छ थकाइ लाग्छ है थकावट हुन्छ त्यस्तै मेरो स्थिति पनि कहिले त हाइएस्ट उसमा स्थिति छ कति राम्रो स्थिति छ कहिले त नि खुस्छ तल फेरि होइन फेरि माथि चढेछ कसैले महिमा गरिदियो या प्राप्ति भयो फेरि कसैले महिमा गरिन अलिकता तल माथि भने फेरि स्थिति तल हुन्छ त तल माथि भयो नि अब सिडी तल माथि गरेपछि के हुन्छ सास पनि फुल्छ अनि के हुन्छ थकावट पनि लाग्छ त्यस्तै यहाँ बाबा भन्नुहुन्छ घडी मेरो स्थिति पनि तल माथि भइरह गरिरह्यो भने थकावट हुन्छ थकावट हुन्छ नि त्यसरी गरी यसमा पनि यसरी चल्दै गर्दा तल माथि तल माथि चल्दै गर्दा थकावटको अनुभवले निराशा बनाइदिन्छ हार्ट फेल हुन्छ फेरि सास फुल्न थाल्छ अब त म सक्दैन होइन जब माथि उकल्न सक्दैन के हुन्छ अब त म चल्न सक्दैन होइन थकावट हुन्छ नि अब त म अगाडि बढ्न सक्दैन अब मसित त हुँदैन अब मैले यति नै गर्न सक्छु त निराशा जीवनमा निराशा आउँछ जीवनमा दिल सिकस हुन्छ कि अगाडि अब म बढ्न सक्दैन भनेर होइन किनकि थकावट तलमाथि भइरहन्छ थकावटको अनुभवले निराशा बनाइदिन्छ उम्मेदवार नहुनुभन्दा उम्मेदवार बन्नु राम्रो उम्मेदवार नहुनुभन्दा उम्मेदवार हुनु राम्रो हो तर सफलता स्वरूपको अनुभव गर्नेवाला सदा श्रेष्ठ हुन्छ अच्छा सुन्यौ तारामण्डलको कहानी परमात्मा तारामण्डलको कहानी सुन्यो कस्ता कस्ता ताराहरू छन् बाबा नगरीमा होइन धरतीको सिताराहरू कस्ता कस्ता छन् केवल मधुबनको हल मण्डल होइन बेहद ब्राह्मण संसार पनि तारामण्डल हो बेहद ब्राह्मण परिवार पनि के हो मण्डल हो अच्छा सबै आएका बच्चाहरू नयाँ पनि हौ धेरै पुराना पनि हौ किनकि अनेक कलपका हौ त्यसैले अति पुराना पनि भयो नयाँ बच्चाहरूको मिलन मनाउने नयाँ उमङ उत्साह पनि ड्रामामा निश्चित भए अनुसार पुरा भयो बहुत उमङ रह्यो नि जाउँ जाउँ भन्यो कहाँ जाउँ जाउँ भन्यो यति उमङ रह्यो जसले गर्दा डाइरेक्सन पनि सुनिनौ यति मात्रै पर्छ भनेर तोकेको हुन्छ तर त्योभन्दा पनि बढी आइदिन्छ मधुवनमा बाबासित मिल्नको लागि होइन सबै जाउँ जाउँ भनेर जति तोकेको हुन्छ सङ्ख्या त्योभन्दा पनि बढी पुगिदिन्छ त बाबासित यति मिलन मनाउनको लागि लगन बच्चाहरू लागेको थियो जो डाइरेक्सन पनि सुनेर मानेन होइन मिलनको मस्तीमा मस्त थियो कति भन्यो थोरै आऊ थोरै आऊ तर कसैले सुन्यो सुन्यो सुनेर थोरै थोरै सङ्ख्यामा हो थोरै सङ्ख्यामा हो किनकि यहाँ ठाउँ छैन बस्ने ठाउँ छैन सुत्ने ठाउँ छैन खाने ठाउँ छैन जति सङ्ख्या छ त्यति अनुसार मात्रै आऊ तर कसैले सुन्यो सुनेन बाप दादा ड्रामाको हरेक दृश्य देखेर हर्षित हुनुहुन्छ यति सबै बच्चाहरूलाई आउनु नै थियो त्यसैले आइपुगे सबै सहजै मिलिरहेको छ नि मुस्किल त भएको छैन नि यो पनि ड्रामा अनुसार समय प्रमाण रिहर्सल भइरहेको छ सबै खुसी छौ नि मुस्किललाई सहज बनानेवाला हौ नि हरेक कार्यमा सहयोग दिनु जुन डाइरेक्सन मिल्छ त्यसमा सहयोगी बन्नु अर्थात् सहज बनाउनु जो जो डाइरेक्सन मिल्छ चाहे सेन्टरबाट चाहे मधुबन देखिए है ना जो जो डायरेक्शन में मिल्छ त्यो डायरेक्शन अनुसार चलनो अर्थात सहज बनाउनु यदि सहयोगी बन्छौ बने पांच हजार पनि अट्न सक्छ र सहयोगी बन्दैनौ अर्थात् विधिपूर्वक चल्दैनौ भने पाँच सौ पनि अट्न मुश्किल छ होइन अगर सजिलो जहाँ सुताए त्यहाँ सुत्ने जे खिलाए त्यही खाने जहाँ पठाए त्यहाँ जान सक्ने अगर त्यो अनुसार चल्योपछि त पाँच हजार पनि अट्न सक्छ होइन तर त्यो अगर त्यसमा पनि के अरे सहज सहजीकरण बनाउँदैन होइन मलाई यही स्थान चाहियो म यहीँ सुत्छु मलाई रुम चाहियो म त्यहाँ जाँदैन टाइममा जाँदैन उता जाँदैन यता जाँदैन मनमोइनीमा जाँदैन यहीँ शान्ति उसमा चाहियो मलाई त्यस्तो अगर इच्छा राखेपछि त पाँच सौ पनि अट्न सक्दैन होइन त विधिपूर्वक चलेपछि त पाँच हजार पनि अट्न सक्छ तर विधि अनुसार चलेन भने पाँच सौ पनि अट्न सक्दैन परिवारमा पनि त्यस्तै हुन्छ नि अगर धेरै परिवार आउँछ अचानक पाहुनाहरू धेरै आइदिन्छ ठाउँ कम छ भने के हुन्छ परिवारहरू एडजस्ट गर्दैन कोही भुइँमा तल पनि सुत्छ कोही सिटिङ रुममा सुत्न जान्छ कोही बरन्डामा सुत्छ सबै आफ्नो कोही बरन्डामा कोही कोही त किचनमा पनि बिस्तार लगाएर सुत्न सक्छ होइन कोही डाइनिङ बिचरा सिटिङ रुममा सुत्छ सबैले सुते सबैले एडजस्ट गरेर सुतेपछि त त्यो स्थानमा त सबै हट्न सक्छन् होइन म त कहाँ त्यहाँ बरन्डामा सुत्न जाने म त मेरै कोठामा सुत्छु भनेर चल्छ चल्दैन त सबै सहज तरिकाले विधिपूर्वक चलेपछि त सबै परिवार धेरै आए पनि त्यो सानो स्थानमा पनि अट्न सक्छ तर विधिपूर्वक चलिन भने फेरि के हुन्छ धेरै स्थान भए तापनि अट्न सक्छ म त यहीँ सुत्छु मेरै बिस्तारमा सुत्छु म आफ्नो बिस्तार छोड्न सक्दैन होइन म त्यो यो यो कोठा छोड्न सक्दैन मलाई त यहीँ चाहियो म त बरन्डामा कहाँ सुत्छु र मलाई त चिसो लाग्छ प्लान्टमा कहाँ सुत्छु र मलाई त चिसो लाग्छ भनेपछि त अट्न सक्दैन नि होइन जहाँ भन्यो जुन स्थान भन्यो होइन बाहिर सुत्यो भित्र सुत्यो तल सुत्यो माथि सुत्यो सिँढीमा सुत्यो जहाँ पनि अगर ओके गरेपछि त सबै हटाउन सक्छ कि सक्दैन त्यही बाबा भन्दै हुनुहुन्छ अगर पाँच हजार पनि अट्न सक्छ विधिपूर्वक चलेपछि तर विधि सहयोगी बन्दैनौ विधिपूर्वक चल्दैनौ भने पाँच सौ पनि अट्न सकिन्न <clears throat> त्यसैले दादीहरूलाई यस्तो आफ्नो अनुशासन देखाएर जानु जसले गर्दा सबैको दिलबाट यही निस्कियोस् कि पाँच हजार पनि पाँच सय जस्तै मिलेर बसे यसलाई भनिन्छ मुस्किललाई सहज बनाउनु त्यसैले सबैले आफ्नो अनुशासन राम्रोसँग देखायो नि सर्टिफिकेट राम्रो मिलिरहेको छ यसरी नै सदा खुसी रहनु र खुसी बनाउनु तब सदा ताली बजाइरहनेछौ राम्रो अनुशासन छ त्यसैले हेर ड्रामा अनुसार दुई पटक मिलन भयो यो नयाँको पालना ड्रामा अनुसार भएको छ अच्छा अच्छा सदा रूहानी का श्रेष्ठ सिताराहरूलाई सदा एक स्थिति द्वारा विश्वलाई उज्यालो बनाउने ज्ञान सूर्य ज्ञान चन्द्रमासँग सदा साथ रहने सदा अधिकारको निश्चयले नशा र नम्रचित स्थितिमा रहने यस्ता परमात्मा तारा मण्डलका सर्वचम्किरहेका सिताराहरूलाई ज्ञान सूर्य ज्ञान चन्द्रमा बाप दादाको रुहानी स्नेह सम्पन्न याद प्यार एवं नमस्ते गुड मर्निङ रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते रुहानी बच्चाहरूको रुहानी बाबालाई याद प्यार गुड मर्निङ नमस्ते बाबा नमस्ते नमस्ते पार्टीहरूसँग बापदादाको भेटघाट आफूलाई सदा निर्विघन विजय रतन सम्झिन्छौ विघन आउनु यो त राम्रो कुरा हो हो कि होइन विघन आउनु राम्रो कुरा हो खडक भाइ होइन होइन विघन आउनु त राम्रो कुरा हो बाबा भन्नुहुन्छ तर विघनले हार नखुवाओस् विगनाउनु अर्थात् सदाको लागि मजबुत बनाउनु परीक्षा इक्जाम नदिएपछि त अब दुई क्लासदेखि तिन क्लासमा जान सक्दैन तिन क्लासदेखि चार क्लासमा अगाडि बढ्न सक्दैन इक्जाम त दिनै पर्छ त्यस्तै बिगनाउनु परीक्षाउनु पनि सदाको लागि मजबुत बनाउनु हो अगाडि बढाउनु हो विगनलाई पनि एउटा मनोरञ्जनको खेल सम्झेर पार गर्नु छ यसलाई भनिन्छ निर्विघन विषय त्यसैले विघनसँग डराउन त डराउँदैनौ जब बाबाको साथ छ भने डराउनु पर्ने कुनै कुरै छैन कोही एक्लै भयो भने डराउँछन् एक्लै छ भने अनि बल्ल डर लाग्छ डराउँछन् तर यदि कोही साथमा छ भने डराउँदैनन् बहादुर बन्छन् त्यसैले जहाँ बाबाको साथ हुन्छ त्यहाँ विघन डराउँछन् वा तिमी डराउँछौ के भने विघन डराउँछ डराउँछ या तिमी डराउँछौ सर्वशक्तिवानको अगाडि विघन त के हो र केही पनि होइन त्यसैले विघन खेल लाग्छ मुस्किल लाग्दैन विघनले अनुभवी र शक्तिशाली बनाइदिन्छ जो सदा बाबाको याद र सेवामा लागि लागिरहेको हुन्छ बाबाको याद र सेवामा लागिरहेको हुन्छ व्यस्त हुन्छ ऊ निर्विघन रहन्छ निर्विघन रहनु छ भने के गर्ने या त बाबाको याद गर्ने या त सेवामा लागिरहने बिजी भइरहने व्यस्त आफूलाई व्यस्त राखिरहने खाली भएपछि त कुनै न कुनै प्रकारको माया साथी बन्न आउँछ होइन त्यही भएर सदा व्यस्त रहने सेवामा या बाबाको यादमा यदि बुद्धि व्यस्त भए भएन भने विघन वा माया आउँछ यदि व्यस्त रह्यो भने माया पनि छेउ लाग्छ आउँदैनन् जान्छ मायाले पनि बुझ्छन् यो मेरो साथी होइन अहिले परमात्माको साथी हो त्यसरी छेउ लाग्छ होइन अब यसको साथी त परमात्मा हो मलाई थोरै नै यसले साथी बनाउँछ त्यही भएर ऊ छेउ लाग्छन् अनगिन्ती पटक विजय बनेका छौ त्यसैले विजय प्राप्त गर्न ठुलो कुरा होइन जुन कुरा अनेक पटक गरिरहेको हुन्छ त्यो सहज लाग्छ नि त्यसैले अनेक पटक विजयी हो अनेक पटक कति पटक हामी पाँच हजार वर्षमा यो सङ्गमयुग हामीले कति बिताए कति बिताए त अनेक पटकको हामी अभ्यासी छौँ अनेक पटक विजयी हौ सदा राजी रहनेवाला हो नि माताहरू सदा खुसीमा रहन्छौ माताजीहरूलाई सोधे हुनुहुन्छ माताजीहरूले पनि बसेर सुनिरहनु छ सुनि सुनिरहनु भएको होला बाबाको मूल्य होइन बाबाले माताजीहरूलाई सोध्नु भएको छ माताहरू सदा खुसी रहन्छौ कहिले काहीँ रुन त रुँदैनौ कहिले काहीँ परिस्थिति त्यस्तै आयो भने रुन्छौ नि रुन्छौ नि परिस्थिति आयो पनि रुन्छौ नि बहादुर हौ पाण्डवहरू त मनमा त रुँदैनौ पाण्डवहरूलाई बाबाले सोध्नु भयो भाइहरूलाई होइन रुँदैनौ आँखाले त रुँदैनौ तर कहिले कसो केले रुन्छौ <laughs> केले रुन्छौ भाइजीहरू सबै सुन मुली सुनिरहनु भएको छ होला होइन आँखाले त रुँदैन भन्छ नि भाइहरूको आँखामा कहिले पनि आँसु आउँदैन रे कोही कोही यस्ता हुन्छ नम्रदी जो रुन्छन् माताजीहरू जस्तै रुन्छन् बहिनीहरू जस्तै रुन्छन् कोही कोही भाइहरू जति जे भए पनि आँखावरी एक दुध आँसु आउँदैन तर मन चाहिँ नै रोइरहेको हुन्छ पाण्डवहरू मनमा त रुँदैनौ यस्तो किन भयो के भयो यसरी रुन त रुँदैनौ बाबाको बनेर पनि यदि सदा खुसीमा रहँदैनौ भने कहिले रहन्छौ त भन्नुहुन्छ बाबा भगवानको बनेर भगवानको बच्चा बनेर यस्तो सङ्गम युगमा अगर खुसी रहँदैन भने कहिले खुसी रहन्छौ त कुन बेला खुसी रहन्छौ बाबाको बन्नु अर्थात् सदा खुसीमा रहनु न दुःख छ न दुःखमा रुन्छौ न दुःख छ न दुःखमा रुन्छौ सबै दुःख दूर भए त्यसैले आफ्नो यो वरदानलाई सदा याद राख्नु होला है कुन वरदानलाई कि बाबा सदा मेरो साथमा हुनुहुन्छ होइन सदा म यस खुसीको जीवनमा छु दुःखको जीवन बितिसक्यो न मलाई दुःख छ न कहिले दुःखमा रुनु छ होइन यो वरदान सदा याद राख्नु आफूलाई यो रुहानी बगैँचाको रुहे गुलाब सम्झन्छौ जसरी सबै फुलमा गुलाबको पुष्प सुगन्धको कारणले प्यारो लाग्छ तर त्यो हो गुलाब तिमीहरू सबै हो रुहे गुलाब रुहे गुलाब अर्थात् जसमा सदा रुहानी सुगन्ध होस् रुहानी सुगन्ध भएकाहरूले जहाँ हेरे पनि जसलाई हेरे पनि रुहलाई हेर शरीरलाई नहेर रुहानी गुलाबको अर्थ के हो रुहे गुलाब को विशेषता के हो उसले जहाँ हेरे पनि जसलाई हेरे पनि उसको नजर कहाँ जान्छ सदा यहाँ रुखोमा जान्छ उसले शरीरलाई हेर्दैन किनकि रुहानी गुलाब हो रुहानी गुलाबको नजर सदा रुहोमा जान्छ शरीरमा हुँदैन स्वयं पनि सदा रुहानी स्थितिमा रहने र अरू अरूको पनि रुहोलाई हेर्ने यसलाई भनिन्छ रुहानी गुलाब यो बाबाको बगैँचा हो जसरी बाबा सबैभन्दा उच हुनुहुन्छ त्यसरी बगैँचामा पनि सबैभन्दा बगैँचा बगैँचा पनि सबैभन्दा उच छन् जुन बगैँचाको विशेष सिङ्गार रुहे गुलाब तिमीहरू सबै हौ यो रुहानी सुगन्धले अनेक आत्माहरूको कल्याण गर्छ आज विश्वमा जुन पनि समस्याहरू छन् त्यसको कारण के हो आज सारा विश्वमा जति पनि समस्या भएको छ समस्या छ त्यसको कारण के हो त त्यसको कारण के हो एक अर्कालाई आत्मिक रूपमा हेर्दैन बडी कन्सियस छ देहभिमान छ जति पनि संसारमा घटनाहरू हुँदैछ नराम्रो घटना दुःखको घटना होइन सबै घटनाको कारण के हो सबै तनावको कारण के हो दुःखको कारण के हो नराम्रो घटना घट्नुको कारण के हो देह अभिमान आत्मालाई हेर्दैनन् एक अर्कालाई आत्मिक रूपमा हेर्दैनन् देह अभिमानको कारणले सबै समस्या भएका छन् सबै समस्या संसारका सबै समस्या चाहे रङ्गको भेद हो चाहे जातिको भेद हो चाहे रूपको भेद हो होइन चाहे धर्मको भेद हो चाहे घरमा मारकाट हो हिंसा हो अत्याचार हो बलात्कार हो भ्रष्टाचार हो होइन तनाव यो सबै कारण के हो देह अभिमान देही अभिमानी बन्यो भने सबै समस्याहरू समाप्त हुन्छन् त्यसैले तिमी रुहानी गुलाब विश्वमा रुहानी सुगन्ध फैलाउनेको लागि निमित हौ यस्तो सदा नशा रहन्छ कहिले एक कहिले अर्को त होइन कहिले एक कहिले अर्को त होइन सदा एक र स्थितिमा स्थित हुन्छ स्थिति परिवर्तन गर्नाले शक्ति पनि कम हुन्छ अगर एक र सदा स्थितिमा रहिरह्यो भने त्यो शक्तिशाली बन्छ तर घडी घडी स्थिति चेन्ज गरिरहे पनि शक्ति कम हुँदै जान्छ जस्तो तार हुन्छ नि घडी घडी टुट्ने जोड्ने टुट्ने जोड्ने गरे पनि त्यसमा करेन्ट पनि छिट्टो पास हुँदैन करेन्ट पनि घरि आउने घरि टुट्ने घरि आउने घरि टुट्ने गर्छ है सिधा तार राम्रो एकदम तार भए फ्रेस तार भएपछि लगातार करेन्ट आइरहन्छ तर घडीघडी जोड्ने जोडेर है त्यसलाई टुटेछ फेरि जोडेछ टुटेछ भने त्यसमा करेन्ट पनि राम्रो तरिकाले पास हुन सक्दैन घरिघरि झिमझिम झिम बत्ती भइरहन्छ त्यस्तै अगर घरिघरि मेरो अवस्था तलमाथि तलमाथि भइरह्यो भने यो तलमाथि अवस्थाले के हुन्छ मलाई कमजोर बनाउँछ मलाई त्यति शक्तिशाली बन्न दिँदैन मेरो शक्ति कम हुँदै जान्छ र बाबासित पनि त्यो एक रस करेन्ट आउन सक्दैन मेरो स्थिति कमजोर हुन्छ होइन त्यही भएर बाबा भन्नुहुन्छ स्थिति परिवर्तन गर्नाले शक्ति पनि कम हुन्छ सदा बाबाको यादमा रहेर जहाँ पनि सेवाका साधन हुन्छन् त्यसमा चान्स लिँदै अगाडि बढ्दै जाऊ परमात्मा बगैँचाको रुहानी गुलाब सम्झेर रुहानी सुगन्ध फैलाउँदैछौ कति मिठो रुहानी सुगन्ध छ सबभन्दा मिठो सुगन्ध रुहानी सुगन्ध छ जुन सुगन्धलाई सबैले चाहन्छ यो रुहानी सुगन्धले अनेक आत्माहरूको साथ साथमा आफ्नो पनि कल्याण गर्छन् आफ्नो पनि कल्याण गर्छन् बाप दादाले हेर्नुहुन्छ कति रुहानी सुगन्ध कहाँ कहाँसम्म फैलाइरहेको रहेको छ सबैले आफ्नो आफ्नो सुगन्ध जो छ कहाँसम्म फैलाइरहन्छ त्यो बाप दादाले हेर्दै हुनुहुन्छ हरेक बच्चाले हरेक रुहानी गुलाबले आफ्नो सुगन्धलाई कहाँ कहाँसम्म फैलाइरहेको छ त्यो बाप दादाले हेर्नुहुन्छ अलिकति पनि अलिकति पनि कहीँ देह अभिमान मिस्यो भने रुहानी सुगन्ध नक्कली हुँदैछ स्यान्ड हुन्छ नि नक्कली स्यान्ड लगाउँछ हामीले होइन नक्कली स्यान्ड स्यान्ड त छर्छ भाँच्न त आउँछ तर के हुन्छ नक्कली होइन आर्टिफिसियल स्यान्ड छर्न पर्यो होइन तर आर्टिफिसियल स्यान्ड कहिलेसम्म रहन्छ र थोरै समयको लागि मात्र रहन्छ त्यस्तै बाबा भन्नुहुन्छ अगर अलिकत पनि अलिकतै पनि देहाभिमान मिक्स भयो भने त्यो सुगन्ध के भन्न जान्छ ओम शान्ति पोइन्ट के चलिरहेको थियो देहाभिमान मिक्स भए पनि नक्कली सुगन्ध आउँछ अलिकति पनि कहीँ कहीँ देहाभिमान मिस्यो भने रुहानी सुगन्ध नक्कली हुँदैन सदा यस रुहानी सुगन्धले अरूलाई पनि सुगन्धित बनाउँदै जाऊ सदा अचल छौ नि कुनै पनि हलचलले हल्लाउन त हल्लाउँदैन जे हुँदा पनि सुन्दा देख्दा अलिकति हलचलमा आउँदैनौ कुनै पनि कुरा यस्तो तल माथिको देख्यो भने तल माथि हुँदा सुन्दा देख्दा अलिकति पनि हलचलमा त आउँदैनौ जब नथिङ न्यू छ भने हलचलमा किन आउने कुनै नयाँ कुरा भए पो हलचल हुन्छ र होइन देखिसकेछौँ हामीले कला पहिला पनि हामीले त्यसलाई बोलिसकेछौँ देखेछौँ अनुभव गरिसकेको छौँ नयाँ कुरा होइन त्यसमा हलचल त्यो के किन कला भएको छ यसलाई भए माथि जे भए तापनि जस्तो अवस्था भए तापनि तर बुद्धि सदा एक रस यसलाई भन्छ निश्चय बुद्धि सर्वशक्तिवानका साथी हो त्यसैले बेपरवा बादशाह हो सबै चिन्ता बाबालाई दियो त्यसैले सदा स्वयं बेफिकर बादशाह भयो सदा रुहानी सुगन्ध फैलाउँदै रह्यो भने सबै विघन सेवा गर्दै जाऊ गर्दै जाऊ त आफ्नो विघन पनि समाप्त हुन्छ अरूको पनि विघन समाप्त हुन्छ र आफ्नो विघन पनि समाप्त होने अच्छा ओम शांति आज को वरदान छ समय लाई समीप ल्याउने समय लाई समीप ल्याउने सदा शुभ चिंतक र स्वचिन्तक भव शुभ चिंतक र स्वचिन्तक भव चाहे स्पष्टीकरण छ सेवा में सफलता को आधार हो शुभ चिंतक वृत्ति सेवा में सफलता को आधार हो शुभ चिंतक वृत्ति किनकि तिम्रो यो वृत्तिले तिम्रो यो वृत्तिले आत्माको ग्रहण शक्ति वा जिज्ञासालाई बढाउँछन् कति गुह्य कुरा मेरो शुभचिन्तकले मैले हरेक आत्माको प्रति शुभचिन्तक राख्छु होइन त्यो शुभचिन्तकको भाइब्रेसनले वृत्तिले अरू आत्मालाई पनि के बढाउँछ उसको ग्रहण गर्ने शक्ति र जिज्ञासालाई बढाउँछ यसबाट वाणीको सेवा यसबाट वाणीको सेवा सजिलै सफल हुन्छ किनकि उसको ग्रहण शक्ति बढ्दै जान्छ नि उसको ग्रहण शक्ति र जिज्ञासा बढ्नको कारणले गर्दा होइन वाणीको सेवामा सहज सफल हुन्छौ स्वप्रति शुभ चिन्तन गर्ने स्वप्रति शुभ चिन्तन गर्ने स्वचिंतक आत्मा स्वचिंतक आत्मा सदा माया मायाप्रूफ स्वप्रति शुभ चिंतन करने आफ्नो प्रति शुभ चिंतन करने र स्वचिन्तक आत्मा सदा माया प्रुफ कसैको पनि कमजोरी ग्रहण गर्नबाट कसैको पनि कमजोरी ग्रहण गर्नबाट व्यक्ति वा वैभवको आकर्षणबाट प्रुफ हुन्छ प्रभाव पर्न सक्दैन माया प्रुफ विगन प्रुफ र साथसाथै व्यक्ति वैभवबाट पनि यसको आकर्षणबाट पनि प्रुफ किनारा होइन व्यक्ति वस्तुको पनि उसलाई प्रभाव पर्न सक्दैन कसैको पनि कमजोरी ग्रहण गर्नबाट व्यक्ति वा वैभवको आकर्षणबाट प्रुफ हुन्छ कुवात्मा कुवात्मा जो सदा स्वचिन्तन र अरूको प्रति शुभचिन्तकमा रहन्छन् त्यसैले जब यी दुई वरदानलाई त्यसैले जब यी दुई वरदानलाई यथार्थ जीवन में ल्याउँछौ कुन्दी वरदान हम्म? शुभ चिंतन र शुभ चिन्तक यी दुई वरदानलाई यथार्थ जीवन में ल्याउँछौ तब प्रत्यक्षता को समय समीप आउनेछ तब प्रत्यक्षता को समय समीप आउनेछ स्लोगन स्लोगन छ आफ्ना सङ्कल्पहरूलाई पनि आफ्ना सङ्कल्पहरूलाई पनि अर्पण गरिदियो भने अर्पण गरिदियो भने सर्व कमजोरीहरू स्वत दूर हुन्छन् आफ्ना सङ्कल्पहरूलाई जे पनि सङ्कल्प आउँछ तल माथि क्यु क्या किन कसरी यो सब निश्चिन्त आफ्ना सङ्कल्पहरूलाई पनि अर्पण गरिदियो भने सर्व कमजोरीहरू स्वत दूर हुन्छन् आजको मुरलीको सार आजको मुरलीको सार सफलताको सिताराहरूको विशेषता निशानी के के विशेषता हो के के निशानी हो कति कुरा बाबाले सुनाउनु भए याद रह्यो या बिर्स्यो? याद रह्यो या बिर्स्यो? के के निशानीहरूलाई सुनाउनु एक एक पोइन्ट सुनाउनु अँ डायरी हेरेर सुनाउन सक्छ <laughs> अँ कहिले पनि आफ्नो उन्नतिको महिमा जाँदैनन् कहिले पनि आफ्नो प्रति प्रश्न उठ्न सक्दैनन् अरू असफलतालाई पनि उसले विगनलाई पनि उन्नतिको मार्ग सम्झिन्छ अच्छा अरू अच्छा अरू अधिकारी अधिकारलाई बिना पुरा पुरा सेन्टेन्स भनौँ एक एक सेन्टेन्स अधिकारीको अधिकारीको पोइन्ट बाबाले कुन अर्थमा भन्नुभयो उसले उसलाई उसको स्लोगन के छ जन्मसित सफलता मेरो जन्मसित अधिकार हो त अधिकार भनेको बिना मेहनत नमागिकन प्राप्त हुनु स्वत त्यसलाई अधिकार हुन्छ यो स्लोगन सदा उसको जीवनमा लागु हुन्छ पुरा पोइन्ट भन्ने अरू बिन्दु अच्छा अच्छा अरू अरू विज्ञान बाबाकै गुणगान गान्छ अरूले उसको महिमा गर्छ तर उसले बाबाको गुणगान छ अरू के छ बिन्दु बिन्दु मैले पोइन्ट भन्दैछु बिन्दु उसले हर कुरामा फुल स्टप बिन्दु क्यों क्या किन यो प्रश्न उठ्न सक्दैन आफ्नो आफ्नो पुरुषार्थमा पनि होइन थाहा छैन हुन्छ कि हुँदैन गर्न सक्छु कि सक्दैन यो कुनै कुरामा पनि क्यों क्या किन कसरी यो प्रश्न उठ्न सक्दैन सला सदा फुल स्टप आफू पनि बिन्दु स्वरूपमा स्थित हुन्छ र अरूलाई पनि ड्रामाको बिन्दुको ज्ञान दिएर उसको जीवनमा पनि विघन होइन जति पनि विघन आन्छ त्यो विघनलाई विनाश गर्ने समर्थ बनाउँछन् उसले होइन अरूलाई पनि समर्थ बनाउँछन् अरू अलिकता सफलता मिले या हदको प्राप्ति भए धेरै खुसी फेरि असफलता मिले या के कुनै न कुनै प्राप्तिमा कमी हुने बित्तिकै खुसी पनि कम तलमाथि स्थिति गर्नेवाला होइन फेरि बाबा भन्नुहुन्छ तलमाथि स्थिति आत्मा सदा शक्तिशाली बन्न सक्दैन मेन पोइन्ट भने थकावट हुन्छ जसको स्थिति सदा तल माथि तल माथि हुन्छ उसलाई थकावट पनि हुन्छ र शक्ति पनि हुँदैन कमजोर बन्दै जान्छ निराशावादी हुन्छ दिल सिकस्त बन्छ अरू अरू कुनै कुनै पोइन्ट छुट्यो स्थिति परिवर्तन गर्छ त स्थिति पर परिवर्तन गर्नु हुँदैन सदा अटल जस्तो ध्रुव अटल छ नि ध्रुव तारा के छ नि सदा अटल छ आफ्नो स्थानमा त्यस्तै हाम्रो अवस्था स्थिति बाबाप्रति लगन निश्चय सदा अटल अडोल अङ्गतको समान एकरस अवस्था हुनुपर्छ त्यही भएर सबै ताराको महिमा छैन ध्रुव ताराको मात्रै महिमा छ होइन कति महिमा गर्छ ध्रुव ताराको किनकि उसले आफ्नो स्थानलाई कहिले पनि परिवर्तन गर्दैन उसको स्थिति कहिले पनि परिवर्तन हुँदैन होइन एउटै स्थानमा सदा अटल छ त्यस्तै मेरो निश्चय मेरो धारणा बाबासँग मेरो अटुट प्यार सम्बन्ध ध्रुव तारा जस्तै सदा अटल रहन पर्छ मेरो स्थिति सदा एक रस बन्न पर्छ त्यस्तो ध्रुव तारा बन्ने जो सदा बाबाको समीप र सम्बन्ध रहन्छन् होइन अच्छा ओम शान्ति ओम शान्ति